चाडबाडको आगमनसँगै विभिन्न व्यवसायीहरूले बजारमा आफू खुसी उपभोग्य वस्तुको मूल्य वृद्धि गरिरहेका छन् सरकारले कर्मचारीको तलब भत्ता वृद्धि गरेपछि व्यवसायीहरूले पनि विभिन्न वाहनामा मूल्य वृद्धि गरिरहेका छन् बजारमा उपभोग्य वस्तुको भाउ बढ्दा प्रत्यक्ष रूपमा मार परेको बताउनुहुन्छ स्थानीय उपभोक्ता वृद्धिले अहिले एकदमै चरम सीमा पुगिसक्यो गरिब जनताहरू चाहिँ अब बाँच्न नसक्ने अवस्था आइसकेको छ लगभग एक किलो चामलको सामान सामान्य चामल लिन्छु भने पनि पैँसठी सत्तरी किलो रुपियाँ किलो भइसकेको छ त्यो हिसाबले भने गरिबले दिनभरि ज्यालादारी गरेर पनि सामान्य बाँच्न पनि नपाउने अवस्था भइसक्यो यो मूल्य वृद्धि कहाँबाट भइरहेको छ किन भइरहेको छ भन्ने कुरो अनुगमन कार्य अलिक कम भएको हो कि अथवा त्यो चाहिँ कुरो अलिक कन्फर्म नभएर चाहिँ गरिबहरूले साह्रै नै मर्का परिरहेको हुनाले यो मूल्य वृद्धिको चाहिँ केही समाधान होस् भन्ने हामीले चाहिँ आशा राख्छौँ चितवनमा छिमेकी जिल्लाको तुलनामा उपभोग्य वस्तुको मूल्य अत्याधिक बढेको पाइएको छ बजारमा मूल्य आकर्षिएपछि सर्वसाधारण उपभोक्ता तथा दैनिक ज्यालादारी गरेर जीविका गर्ने सर्वसाधारण झनै मर्कामा परेका छन् एक दुई व्यवसायीले आफूकुसी मूल्य वृद्धि गरेपछि त्यसको प्रत्यक्ष असर समग्र क्षेत्रमा पर्ने गरेको देखिन्छ यता व्यवसायीहरूले भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा देखिएको आर्थिक उत्तार चढावले पनि मूल्य वृद्धि भएको बताउनुहुन्छ व्यापारी माधव पौडेल अब नेपालमा कुनै पनि हुँदैन बाहिरबाट आयात आयात गर्नुपर्ने हुन्छ त्यसले गर्दाखेरि डलरकोमा प्रभाव पर्ने हुँदा र बाहिरबाट आयात गर्ने हुँदा भाडामा अथवा डलरको भाउले गर्दाखेरि मूल्य आज एउटा भाउ छ भोलि अर्को हुन्छ दिनका दिन त्यो भाउमा उचाल चढा भइरहेको छ त्यसले गर्दाखेरि व्यापारीहरूले हिजो एउटा भाउ छ भने आज अर्को हुन्छ बाध्य भएर बाहिर आयात गरेको मूल्य वृद्धि गर्दाखेरि दिनानुदिन भाउ बढेको हुनाले बेच्नु पर्ने बाध्यता भएको छ हरेक व्यवसायीहरूले मूल्य वृद्धि गर्नु अघि त्यसले पार्ने प्रभाव मूल्याङ्कन गरी सर्वसाधारण उपभोक्ता हित अनुसार गर्नुपर्ने देखिन्छ नियमित बजार अनुगम आगमनको अभाव र व्यवसायीहरूले बेला बेलामा गर्ने कृत्रिम अभावका कारण दैनिक उपभोग्य मूल्यमा भारी वृद्धि भएको बताउनुहुन्छ एक उपभोक्ता अब यो मूल्य वृद्धि भन्ने कुरा चाहिँ एउटा व्यापारीहरूमा राम्रो किसिमको व्यवस्थापन गर्न नसक्नु नै हो प्रशासनले चाहिँ योतिर त्यति सक्रिय रूपले हेरेको पनि छैन र बजारमा चाहिँ एउटा जुन मूल्य कसरी निर्धारण हुन्छ भन्ने किसिमको कुरा चाहिँ कहाँबाट निर्धारण हुन्छ भन्ने कुरा जबसम्म राज्यले खोजी नीति गरेर एउटा पोलिसी बनाउँदैन त्यो बेलासम्म चाहिँ व्यापारीले दिन दुई गुणा राजदार बजारमा मूल्य वृद्धि दर स्थिर रहे मात्र उपभोक्ताले जीवन निर्वाह गर्न सहज हुने थियो तर उपभोक्ताको ढाड सेक्ने गरी मनुमानी ढङ्गबाट मूल्य वृद्धि गरिँदै जाने हो भने सर्वसाधारणले कसरी जीवन निर्वाह गर्न सक्छन् त व्यवसायले मनुमानी ढङ्गले मूल्य वृद्धि गर्ने अधिकार नभएको र औचित्य र कारण पुष्टि गरेर मूल्य सूची राख्नुपर्ने बताउनुहुन्छ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष श्री प्रसाद दवाडी चाडबाडको समयमा आएर मूल्य वृद्धि भइरहेको छ यो मान्छेले एकदम मनोगत ढङ्गले जस्तै मासुमा हेर्नुभयो भने पनि मासुको मूल्य वृद्धि पनि किन भन्दा व्यवसायले मनोमानी ढङ्गले मूल्य वृद्धि गर्ने अधिकार छैन त्यसको एउटा निकाय छ सरकारी निकाय जहाँ सिडियोकारले घरेलु यो सबै निकायलाई संयुक्त रूपमा राखेर मात्रै मूल्य वृद्धि गर्नुपर्ने हुन्छ र उपभोक्तावादी सङ्घ संस्थालाई पनि राखेर मूल्य वृद्धि गर्नको औचित्य र कारण पुष्टि गरेर मूल्य वृद्धि गर्नुपर्ने ठाउँमा मनोगत ढङ्गले मूल्य निवृत्ति गरिन्छ यसलाई सम्बोधन गर्नको लागि के चाहिँ चितवनमा अलिकति पहल चाहिँ भइरहेका छ सिडिओ कार्यालयबाट आज पनि अहिले पनि बजार अनुगमनको कार्य तीव्र भइरहेको छ बजारमा अखाद्य डेट एक्सपायर भएका वस्तुहरू प्रशस्त मात्रामा भेटिएका छन् विशेष गरी यो पेय पदार्थहरू कोक स्पाइट डेउ चाहिँ बढी डेट एक्सपायर भएका सामानहरू बजार बढी भेटिएको छ त्यो बेचिरहेका छन् एउटा होटल त आज मात्रै सिल गर्नुभयो अखाद्य वस्तुहरू होटलहरू बनाइरहेका छन् र यी कुराहरू उपभोक्ता पनि समग्र रूपमा सचेत हुन जरुरी छ भने व्यवसायीहरूले पनि आफ्नो व्यवसायिक शुद्धता राख्नको लागि जहाँ व्यवसाय राम्रो हो ग्राहकहरू त्यहीँ जाने हुन् त्यो हिसाबले व्यवसाय साथीहरूले हेरिदिनु भने वृद्धि चाहिँ कम गर्न सकिन्छ जस्तो प्रशासनले जथाभावी मूल्यवृद्धि गरी बजार भाउ प्रभावित बनाउने व्यवसायलाई निरुत्साहित गर्दै बजार मूल्य प्रभावित गर्नेलाई कानुनी दायरामा ल्याई मूल्यवृद्धि नियन्त्रण गर्नु जरुरी देखिन्छ